यतिकै मिचा गुब्लेहे मैछेले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठब व ठ परिवार यात बचेना दिस पस बोने बले हाकुगु प्लास्टिक या मिचा या बलेसा काप वा भोया मिचा जग छेला दिस ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेको कर्फुलेगु छिगु दायित्व ख सेवयागु जिमगु कर्तव्य ख यी महानगरपालिका सजानी से बानी सिया घ्यूई तका सिख जिपिङ मेट्रो एफएम गुपिफुटुक मेघहर्ज ठो नेपाल मण्डल दबु राजनीतिक अभियान रूपियाँ हकायतनको नेवाटेको आदिवासी जनजातिको राज्य वैश्कुर्ण इलाका तपाईँ समुदाय अभियान रूपे ठो राजनीतिक सचेतना अभियान रूपे व्याच्नु खान थौ नेपाल मण्डलिया दबु बागो नीति विशेष नेपाली कंग्रेस दुनिया आदिवासी जनजाति समितिको भूमिका या प्रसंग नेपाली कंग्रेस या नेता नेपाली कंग्रेस या नेवा नेता गुम नेपाली कंग्रेसी आदिवासी जनजाति संगठन मध्ये लोकतान्त्रिक नेवा खोलाइ नायक वेक नेमसिंह नकमिलिसी सल बेकेगु ढैगु ख वेक या ज्या बच व्यस्त जुगु कारण वेकले साढे आठ बजे निसे धासा अबक्सिन जुइ तर राजनीतिक अभियानी रूपे ठो ठौ एक घण्टा तक ह्याकेगु जुगुली डक्ल नपा ठौ छोगु चर्चा विशेष वेसुङ्गु आङ्काजी या प्रसङ्ग चुनाइगुडु आङ्काजी शेर्पाया डपना टेगुडु वेगो नेपाल आदिवासी जनजाति टेगु मङ्कागु संगठन नेपाल आदिवासी जनजाति या महासचिव ख वेको नेपाल कम्युनिस्ट पार्टी एमाले नापा आबद्ध चुना दिमुख वेको या त एमाले कारवाही यागुडु अर्थात पार्टी निष्कासन यागुडु ठुक घटना त गुक थौ वेक कैदी वेक लिसेन अले वेक लिसेन छि तपिङ टेलिफोन सफुटेया वेक त जिज्ञासन त्रै दिफै दकल हबा वेक लिसेन सला पाख्युनी जिमकुज डे फोन नम्बर 42327357 छि फोन यना दिफै अले अङ्कजी शेर्पाले चाहिँ टपिङक हेसत्यादिफै जिज्ञासत्यादिफै विशेष न लेबाङको आदिवासी जनजातिको आन्दोलन निसि वेगत पार्टी निष्कासन यागो प्रक्रिया कय प्रसङ्ग टेलिफोन सपोर्ट दु अङ्कजी शेर्पा अङ्कजी नमस्कार जोजो लप्पा नमस्कार कासे दोले हजुर आङ्काजीजी हजुर तपाईँलाई पार्टीबाट कारवाही गरिएको समाचार प्रकाशित भएका छन् विशिष्ट एमालेको साधारण सदस्य नै नहुने गरी कार्यवाही गरिएको भन्ने कुरा आइरहेको छ तपाईँलाई यो औपचारिक रूपमा जानकारी आइसकेको हो कि के हो खास मलाई त्यस्तो खालको कुनै मौखिक र लिखित औपचारिक जानकारी मलाई मैले प्राप्त गरेको छैन यद्यपि संचार माध्यमबाट र केही मित्रहरूले दिएको जानकारी अनुसार एकीकृत नेकपा माओवादीले असार एक गते टुरुखेलमा आयोजित जनसभामा आदिवासी जनजाति महासंघको महासचिवको हैसियतले दिएको अभिव्यक्ति को कारण मलाई चाहिँ नि पार्टीबाट निलम्बन गरेको छ भन्ने कुरा चाहिँ मैले सुन्नमा आएको छु तपाईँले त्यो कार्यक्रममा कस्तो बोल्नुभएको त तपाईँले चाहिँ आफ्नै पार्टीका नेताहरूलाई अप्ठ्यारो हुने गरी उहाँहरूको चाहिँ के तपाईँको जिब्रो नै काटेर कुकुरलाई फाउने त्यस्तो शब्द प्रयोग गर्नुभयो अरे के हो खास म नेपाल आदिवासी जनजाति महासंघको महासचिव हुँ र त्यो जनसभामा मलाई नेकपा एमालेको जिल्लाको उपसचिवको हैसियतले होइन के भन्छ नेपाल आदिवासी जनजाति महासंघको महासचिवको नाताले मलाई त्यहाँ आमन्त्रण गरिसकेपछि मेरो अभिव्यक्ति नेपाल आदिवासी जनजाति महासंघको विधानमा उल्लेखित उद्देश्य र सिङ्गो नेपालको आदिवासी जनजातिहरूको दृष्टिकोणबाट मैले आफ्नो अभिव्यक्ति राखे र त्यो अभिव्यक्ति राख्ने क्रममा विशेषतया नेकपा एमाले र नेपाली कांग्रेसभित्र पदको र पदको प्रलोभनमा अवसरको प्रलोभनमा पैसाको प्रलोभनमा आदिवासी जनजातिका पहिचान बोकेका केही नेताहरूले नेताहरूको पिच्छ लघु भएर हनुमान भएर पद प्राप्ति गर्नुको सट्टा आदिवासी जनजातिले उठाएका जातीय पहिचानको मुद्दाहरूलाई अपहेलित हुने अभिव्यक्तिहरू दिएको र आदिवासी जनजातिका संगठनहरू तत्काल पार्टीबाट विघटन गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको हुनाले त्यस्ता खालका नेताहरू आफ्नो पद र आफ्नो पद र अवसरको लागि आदिवासी जनजातिको पहिचान र अधिकार लागि उठेका मुद्दाहरूको चाहिँ बारेमा यस्तो खालको जुन अपमानित अभिव्यक्ति दिएको खण्डमा जनताले दण्डित गर्नेछ यो अभिव्यक्ति मैले राखेकै हो र अर्को अभिव्यक्ति मैले जोरदारसँग उठाएको सिङ्गो तेह्र हजार सपुतले बलिदानी दिएर ल्याएको गणतन्त्रको विरुद्धमा दिनको घाममा त्यत्रो जने के भन्छ खुल्ला मञ्चमा भाडामा ल्याएका जने मानिसहरूको बीचमा गणतन्त्र जाने पक्षधर राजनीतिक दलका नेताहरूलाई एका एकजना आरोप र गाली गलौज गर्दा पनि एउटा नेताले राजावादी कमल थापालाई चुनौती दिन नसकेकोले मैले त्यो दिन सार्वजनिक मञ्चबाट यस्तो खालको अभिव्यक्ति यदि दिइरहने हो र मरिसकेको राजालाई फेरि पनि राजा आऊ देश बचाऊ भन्ने अभिव्यक्ति दिइरहने भने कमल थापा जस्तो राजावादी भोलि तामसालिङको जाने जेलको पहिलो कैदी हुन सक्छ भन्ने त्यो चुनौती मैले दिएकै हो र यो दुईटा चुन के भन्छ अभिव्यक्तिको कारण मलाई पार्टीले कारवाही गरेको हो भने पार्टी गणतन्त्र विरोधीको रूपमा दिने चिनिन्छ र पार्टी जातीय पहिचान विरोधी पार्टीको रूपमा चिनिन्छ र जुन कुरो पार्टीले चाहिँ केही हदसम्म संविधान सभामा पनि एक खालको भूमिका निर्वाह गरेको थियो र त्यसैको कारण चाहिँ नेकपा एमाले र नेपाली कांग्रेसले त्यही स्थानमा देशको चाहिँ छब्बिस गते आयोजित कार्यक्रम नेपालका आदिवासी जनजातिहरूको बहिष्कारकै कारण एक लाख दावी गरे पनि पन्ध्र हजारमा मात्र सीमित रहनु परेको हो यो बीचमा तपाईँलाई एउटा अर्को आरोप पनि लगाइएको छ जुन आरोप फ्री तिब्बतको गतिविधिमा सञ्चालनमा तपाईँ सहभागी भएको अर्थात चीनको नीति विरुद्ध तपाईँ लागेको भन्ने आरोप के भन्नुहुन्छ यो विषयमा अब नेपालको दुई सय चालिस वर्षदेखि राज्य सत्तामा हालीमहाली गर्ने भ्रमणवादी खस अंकरवादी हिन्दू अंकरवादी नेताहरूको चस्मा यही मानेमा दोषी छ कि कछड र धोती लाउने सबलाई मधिसे भन्ने भारतीय भन्ने अनि बक्कु लाउने सबलाई जाने फ्री टिबेटका जाने आन्दोलनकारी भन्ने अनि जाने पहाड़मा बस्ने आदिवासी जनजातिलाई देश टुक्राउने लान्छना लगाएर अनि उनीहरूलाई चाहिँ राज्य सत्ताकोमा उनको पहुँच र नै हुन नदिने यो षड्यन्त्र हो म फ्री टिबेटको कुनै पनि गतिविधिमा म संलग्न छुइनँ मैले स्पष्ट सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेको छु <clears throat> नेपालमा शरणार्थी जीवन बिताइराखेका तिबेतन्सहरूले नेपालमा कुनै पनि खालको राजनीतिक गतिविधि गर्ने छुट पाउनुहुन्न र हाम्रा परम आदरणीय धर्मगुरु दलाइ लामालाई हामी बौद्ध धर्मको चाहिँ एउटा महान धर्मगुरुको रूपमा हामी स्वीकार्छौँ जुन त्यो चिनले पनि स्वीकार्दछ र चिन प्रति नेपाल सरकारको एक चिन नीतिप्रति हामी पनि एकदम प्रतिबद्ध छौं त्यसकारणले मैले के भने फ्री तिब्बत चाहिँ नै पक्षमा त्यस्तो खालको कुनै सार्वजनिक कार्यक्रममा अथवा उहाँसँगको कुनै कि त्यस्तो खालको मेरो सम्पर्क भएको पार्टीले पुष्टि गर्छ भने म कुनै पनि सजाय भोग्न तयार छु अन्यथा जातीय पहिचानको पक्षमा सशक्त ढंगले आवाज उठाइराखेको र संविधान सभाभित्र पार्टीले गरेको कुकरमा आम नेपाली जनताको छेउमा पुर्याउने मेरो अभियानलाई जाने चुहाउने हिसाबले मेरो चरित्र हत्या गर्ने हिसाबले यदि पार्टीले यसो भनेको हो भने यसको कारण पार्टीले ठूलो मूल्य दिने भविष्यको निर्वाचनमा चुकाउनु पर्नेछ अब तपाईँलाई पार्टीबाट कारवाही गरियो निष्कासित गरियो भन्ने समाचारहरू आइरहेका छन् र एमालेको स्थायी समितिको बैठकले त्यो निर्णय गरिएको भन्ने आएको छ अब तपाईँ के गर्नुहुन्छ त अब चुप्लाएर बस्नुहुन्छ यो सवाललाई लिएर आधिकारिक कुरा नआसम्म तपाईँ केही नगरिकन बस्नुहुन्छ या यो बिचमा पनि पार्टीका नेताहरूसँग भेटेर के हो भनेर तपाईँ आफ्नो ढङ्गको कुराकानी राख्नुहुन्छ के गर्नुहुन्छ म आम मेट्रो एफएमका श्रोतालाई विनम्रता साथ के निवेदन गर्न चाहन्छु भने पार्टीको के भन्छ निर्णय विपरीत पार्टीको अध्यक्ष झलनाथ खनालले नेकपा माओवादीसँग गरेको सम्झौता पार्टीको चाहिँ केन्द्रीय कमिटीले नस्वीकारेको अवस्थामा उहाँलाई चाहिँ उन्मुक्ति पाउने अनि पार्टीको <clears throat> आठौं महाधिवेशनले पारित जातीय पहिचानको पक्षमा अनि पार्टीबाट गठन भएको माधव नेपालको नेतृत्वमा र रामचन्द्र झाको नेतृत्वमा गठेको गठन भएको कार्यदलको जाने नीतिको चाहिँ लाइनमा मैले बोलेकोमा म माथि कारवाही हुन्छ भने यो कारवाही सिङ्गो नेपालका जाने एमालेका कार्यकर्ताले पार्टीको अधिनायकवादको रूपमा लिन सकिन्छ पार्टीका नेताहरू के भन्छ गणतन्त्र विरोधी कमल थापाको घरमा गएर बैठक बस्दाखेरि कार्यवाहीको विषयवस्तु नबन्ने जात पहिचानको विरुद्धमा उभिएका जाने चित्रबहादुर केसीसँग घाँटी जोडेर जाने एउटै मञ्च उभिन्दा कारवाही नहुने र जातीय पहिचानको जाने पक्षमा संविधान सभाको जाने पक्षमा उभिएका त्यो पनि एउटा पार्टीले आयोजना गरेको कार्यक्रममा जनजाति महासंघ महासचिवको हैसियतले मेरो अभिव्यक्ति चाहिँ पार्टीको कार्यवाहीको विषयवस्तु भन्छ भने अघि नै मैले भनेको छु यो विषयवस्तुले नेपालका सिंह आदिवासी जनजातिहरू जो एमाले र काङ्ग्रेसका कार्यकर्ताहरू छन् उनीहरूलाई चाहिँ अहिले सोच्न बाध्य बनाएको छ पार्टीको विकल्प के हुन सक्छ भन्ने बारेमा सोच्न बाध्य बनाएको छ किनभने यो आङ्काजी माथिको कारवाही एउटा प्रतिनिधिमूलक कारवाही हो र यस्तो कारवाही चाहिँ अब नियमित ढङ्गले श्रृङ्खलाबद्ध ढङ्गले अगाडि जान्छ भन्ने कुरामा नेपालका आदिवासी जनजातिले बुझेको छ र आदिवासी जनजातिहरूले अब यसको विकल्प सोच्न बाध्य बनाएको छ र जब संविधान सभामा जातीय पहिचानको पक्षमा हाम्रो त्यति आग्रह आदिवासी जनजाति सभासद ककसको आग्रहको बावजुद पनि एमाले र काङ्ग्रेसले जातीय पहिचान बिनाको संविधान जारी गर्ने भए संविधान सभा राख्ने होइन भने संविधान सभा विघटन गर्ने जुन कुचेष्टा गर्यो त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ त्यसको बारेमा हामीले चाहिँ त्यो अथवा एमाले काङ्ग्रेसबाट जुन त्यो भूमिका संविधान सभामा निर्वाह हो त्यो दिनदेखि नै हामीले अहिलेसम्म निरन्तर रूपमा विभिन्न जिल्ला गाउँमा गएर एमाले काङ्ग्रेसभित्रका शीर्षस्थ नेताहरू जसले जातीय पहिचानको विरुद्धमा आफ्ना कुराहरू राखे भूमिका निर्वाह गरे त्यस्तो नेताहरूको बारेमा त्यस्ता दलहरूको बारेमा जनतामा सचेत गराउनलाई हामीले भण्डाफोर अभियान सञ्चालन गरेका छौँ र आगामी निर्वाचनहरूमा त्यो राष्ट्रिय स्तरको निर्वाचन मात्र होइन जिल्ला गाउँवडा तहसम्मका निर्वाचनमा एमाले काङ्ग्रेसका जाने शिष्ट र जो संघीयताको विपक्षमा जातीय पहिचानको विपक्षमा जाने उभिएका छ त्यस्ता नेताहरूको जाने पराजित गर्ने हाम्रो अभियान पनि सुरु गर्ने कुरा म अगाडि राख्न चाहन्छु र यसरी पार्टीभित्र अब हाम्रो अधिकारका कुराहरू हाम्रो पहिचानको कुराहरू नउठ्ने हो भने अब हामी त्यो पार्टीको चाहिँ मात्र कार्यकर्ता भएर बाँच्न सक्ने अवस्था रहेन पार्टीसँगै रहेर बस्ने अवस्था पनि छैन त्यस कारणले नेपालका आदिवासी जनजातिमा जनजातिहरूले एउटा राष्ट्रिय राजनीतिक शक्तिको रूपमा चाहिँ उत्पन्न हुनुपर्छ भन्ने सिङ्गो डेढ करोड आदिवासी जनजातिको चाहिँ अभिमतको चाहिँ सम्मान गर्दै के अरे नेपालका आदिवासी जनजातिहरूले के कस्तो खालको पार्टीहरू चाहिँ खोल्न सकिन्छ भन्ने सन्दर्भमा यही असार सोह्र र सत्र गते काठमाडौँमा एउटा वृहत राष्ट्रिय राजनीतिक सम्मेलन हुन्छ त्यो राष्ट्रिय राजनीतिक सम्मेलनको एउटै मात्र उद्देश्य अब नेपालका आदिवासी जनजातिहरू कसरी एउटा राष्ट्रिय राजनीतिक शक्तिको रूपमा यो देशमा उदा उदयमान हुन सक्छ र आगामी निर्वाचनहरूमा आफ्नो वर्चस्व कसरी कायम राख्छ भन्ने कार्यपत्रमा हाम्रो चाहिँ सिङ्गो जाने दुई दिनको राष्ट्रिय सम्मेलन केन्द्रित रहने कुरा पनि आम श्रोतामा म जानकारी गराउन चाहन्छु वेको ख आङ्काजु शेर्पा वेकली सल बेका जुन ख यदि वेकली से छि जिज्ञासा त्यदि खस जिमको फोन नम्बर चार दुई तिन दुई सात तिन पाँच सय फोन दिन्छ अनि आदिवासी जनजाति त्यसमा लिपाङको इले आन्दोलन यागु निसे थौ वेकै त पाइति पितङ्गु घातना त कय त कया छिगु जिज्ञासा दस तपिङको छि थगु जिज्ञासा त्यदि फि आङ्काजु शेर्पाले से छि फन्न दित इनाबिनाथ आङ्कजी यो जुन ढङ्गको अब घटना भयो तपाईँलाई निष्कासित गरिएको भन्ने कुरा पनि सुनियो यो बीचमा एमालेका आदिवासी जनजाति नेताहरू बैठकमा बहिष्कार गर्नुभयो र आफ्नो आफ्नै ढङ्गको शक्ति निर्माण गर्ने भन्ने लागि पर्नुभयो राजेन्द्र श्रेष्ठदेखि लिएर तपाईँको धेरै नेताहरू चाहिँ आदिवासी जनजाति नेताहरू पुग्नु भएको छ ओटातिर एक ढङ्गको तयारीमा लाग्नु भएको छ यो घटनाक्रम हेर्दाखेरि अब चाहिँ एमालेका आदिवासी जनजाति नेताहरू पार्टीभित्र बस्नै नसकिने अवस्था सिर्जना भएको हो यो नेकपा एमाले कमरेड महान नेता कमरेड पुष्पलाल श्रेष्ठले खोलेको पार्टी हो नेपाली कंग्रेस लोह पुरुष गणेश के भन्छ गणेश गणेशमान चाहिने सदस्य भएको पार्टी हो र यी दुवै पार्टी एउटा समाजमा भएको विभेदको अन्त गरेर एउटा समतामूलक समाज निर्माण गर्नको लागि उठेका पार्टीहरू हुन् तर यी पार्टीहरूले समाजमा रहेका जातीय विभेद लङ्गे विभेद र क्षेत्रीय विभेद अन्त गर्ने होइन यो दुई सय चालिस वर्षको राज्य सत्तामा एकल जाति एकल भाषा एकल धर्मको हाली मुहालीको जुन जाने के भन्छ इतिहास छ त्यसलाई एउटा गणतन्त्रको युगसम्म पनि परिवर्तन गर्ने एउटा प्रयत्न पनि नगर्ने र त्यो हालिमुहालीलाई चाहिँ निरन्तर दिने चाहिँ प्रयत्नको रूपमा हामीले चाहिँ बुझेका छौँ र गणेशमानको चाहिँ एउटा पहिचान नहुने पुष्पलालको पहिचान नहुने अनि अशोक राई जस्तो एउटा लोकप्रिय जन एकदम अधिकतम मत जाने प्राप्त गरेको जाने वरिष्ठ उपाध्यक्षहरूलाई जाने चुनाव हारेका जाने चारचोटि पाँचचोटि जनताले जाने तिरस्कार गरेका नेताहरूलाई जाने वरिताक्रम जाने मिचेर जाने राख्ने काम जानेले पनि यो एमाले जनैवादी पार्टी भएको छ काङ्ग्रेस जनैवादी पार्टी भएको छ भन्ने कुरो स्पष्ट भएको छ दिनको घाम जन जस्तै जनताको अगाडि छर्लङ्ग भएको छ अब यो पार्टीहरूभित्र हामी आदिवासी जनजाति रहेर के भन्छ सूर्य र रुख चिन्हलाई हेरेर के भन्छ जनजाति विरोधी दलका नेताहरूलाई निर्वाचित गर्ने अवस्था रहेन यो पार्टीभित्र बसेर चाहिँ सँगै चाहिँ काम गर्ने अवस्था रहेन त्यस हामी सिङ्गो नेपालका आदिवासी जनजातिहरू यो जातीय पहिचान विरोधी पार्टीहरूको विकल्प हामी सोचिराखेका छौँ र त्यसको विकल्प निर्माण गर्ने काममा हामी जुटिराखेका छौँ अङ्कजीजी यो बीचमा तपाईँलाई जिज्ञासा राख्नका लागि एकजना श्रोता भएको सङ्केत आएको छ उहाँसँग कुराकानीतर्फ लागौँ जोजोलपा फिसुथ सुठै गर्नु थिएँ इन्द्र प्रसादजी थन आङ्काजीजीले उयोको एउटा जिज्ञासा दिँदैछ आङ्काजीजी जोजोलपा नमस्ते इन्द्रजी जोजोलपा अब धनै पार्टीहरूले त अब यसपालिको धनै पूर्णिमा भव्यसँग मनाउने भयो अब मेरो प्रश्न के छ भनेदेखि मेरो अब संविधान सभामा त हामीले संहिता चाहिने हो संविधान संविधान सभा त विघटन भइहाल्यो हजुर अब संहिता अब कोसँग माग्ने राज्य राज्य कोसँग माग्ने त्यसैको त्यसैलाई अबको पिरियडमा चुनाव नभएसम्मको लागि हामीले कुनै पनि जिल्लामा संहिताको संहिता घोषणा गरेर अथवा केही राज्य घोषणा गरेर त्यसको अब राज्य घोषणा गरेर त्यसको प्र्याक्टिस गर्यो भने कसो होला धन्यवाद तपाईँको प्रश्नको लागि अति उत्तम प्रश्न र अति उत्तम सुझाव पनि तपाईँले दिनुभएको छ र हामीले विगतमा संविधान सभाको संविधान सभा निर्माण अवस्थामा अथवा संविधान निर्माणको अवस्थामा रहँदाखेरि हाम्रो जातीय पहिचान सहितको मुद्दाहरूलाई पार्टीहरूले नजरअन्दाज गर्ने र त्यो जातीय पहिचान सहितको संविधान जारी नगर्ने आशंका पैदा भएको बेलामा हामीले बारम्बार सार्वजनिक कार्यक्रममा के जे भनेको थियौँ भन्दाखेरि यदि संविधान सभाबाट संविधान जारी नहुने हो र जातीय पहिचान सहितको संघीय संविधान जारी नहुने हो भने पहिचान सहितको प्रदेश हामी आफै घोषणा गर्छौं भन्दाखेरि त्यहाँ उपस्थित हजारौं दर्शकहरूको हामीले ताली खाएका छौं र अहिलेको अवस्था भनेको संविधान जारी नभएको अवस्था हो जातीय पहिचानसितको प्रदेश पनि स्थापना नभएको अवस्थामा अब हामी तमाम पहिचानको पक्षधर आदिवासी जनजातिको लागि बसेको एउटै विकल्प भनेको अहिले तपाईँले भन्नुभएको जस्तै नै हो लिम्बुवानले लिम्बु घोषणा गर्नु पर्यो तामसालिङ घोषणा हुनु पर्यो किराँत स्वायत्त प्रदेश घोषणा हुनु पर्यो शेर्पा स्वायत्त प्रदेश घोषणा हुनु पर्यो नेवा स्वायत्त प्रदेश घोषणा हुनु पर्यो तामसालिङ मगरात तमुवान र थरुवाट प्रदेशहरू घोषणा गरेर त्यहाँ आफ्नो चाहिँ सुशासनका अधिकारहरू प्रयोग गर्नु पर्यो पहिचानका अधिकारहरू प्रयोग गर्नु पर्यो त्यति मात्र होइन हिजो संविधान सभामा उन्नाइस पटकसम्म चाहिँ निर्वा प्रधानमन्त्रीको निर्वाचन गर्ने अनि प्रधानमन्त्रीको सरकारको सरकार गठन र विघटनमा लागेर संविधान निर्माण नगर्ने दलहरू अहिले संविधान सभा विघटन भएपछि पनि फेरि पनि कुर्सीकै वरिपरि खेलेर देशको राजनीतिक अन्यलतालाई एउटा निकास नदिने हो देशको जन राष्ट्रियता अखण्डतालाई चाहिँ एकदम संकटमा पार्ने हो र देशलाई भुटानीकरण र सिक्किमीकरणतर्फ उन्मुख लाने हो भने अब हामीले प्रदेशहरूबाट प्रतिनिधि पठाएर संघीय सरकार निर्माण गरेर प्रधानमन्त्रीको निर्वाचन गरेर देशको एउटा सर्वपक्षीय सहमति हामीले कायम गर्नुपर्छ त्यसतर्फ म तपाईँको सुझावलाई एकदम सम्मानसहित नै त्यसतर्फ कार्यान्वयन गर्नुपर्छ भन्ने बारेमा मैले तमाम आदिवासी जनजातिहरूको बीचमा राख्दै आएको छु र त्यसको त्यसमा एउटा सम्भवतः अब आउने सोह्र सत्र गतेको चाहिँ राष्ट्रिय सम्मेलन त्यो पनि एउटा एजेन्डा भन्ने छ भन्ने कुरा म तपाईँलाई विश्वस्त दिलाउन चाहन्छु धन्यवाद सुझावको लागि आङ्कजी फेरि अर्को एकजना चाहिँ तपाईँको जिज्ञासाको लागि आउनुभएको छ जोजलपा नन्दलाल महर्जन नन्दलालजी जिज्ञासा त्यही दिन्छ आङ्कजी अङ्कजी शेर्पाजी जोजोलपा नन्दजी जोजोलपा जोजोलपा मेरो प्रश्न के छ भनेदेखि तपाईँलाई जुन चाहिँ नेकपा एमाले कारवाही गर्नुभयो साधारण सदस्यबाट निष्कासन गर्नुभयो अब के नेपा नेपाली काङ्ग्रेस र नेकपा एमाले बिचमा बिचको त्यो पार्टीहरूले चाहिँ के जन जनै पार्टी नै होला भन्ने के तपाईँले चाहिँ के ग्यारेन्टी छ र साथैमा अब चाहिँ तपाईँहरूले यो जनै पार्टी र तपाईँहरूको चाहिँ जुन जनजातिहरूको चाहिँ समूह भविष्यमा गएर कस्तो होला यो केही कुरा तपाईँहरूको बीचमा निवेदन गरेको छु एमाले पुष्पलाल श्रेष्ठले खोलेको पार्टी हो र कांग्रेस लोहा पुरूष नेवा स्वायत्त प्रदेशको महानायक गणेशमान जीको पार्टी हो र यो दुवै पार्टी ले निश्चित रूपमा समाजको परिवर्तनको परिकल्पना गरेको थियो मार्क्सवादका परिकल्पनाका कुरा गर्थ्यो जनताको बौद्धले जनवादको कुरा गर्थ्यो र साम्यवादको कुरा गरेको थियो हाम्रो बुझाइमा मार्क्सवाद जनताको बौद्धले जनवाद र के भन्छ साम्यवाद भनेको एउटा विभेद रहित समाजको परिकल्पना नै हो र जातीय जन विभेदलाई चाहिँ यथावाद राखेर लैङ्गिक विभेद यथावाद राखेर मधिसे मुस्लिम अपाङ्गमाथिको विभेद यथावाद राखेर जनाइ लाउने नागचुचोहरूको मात्रै समृद्धि यदि जवाजाले परिकल्पना गरेको मार्क्सवादले परिकल्पना गरेको हो र त्यो दिने साम्यवादले परिकल्पना गरेको भने हामीलाई यस्तो राजनीतिक दर्शनको दिने दासत्व स्वीकार गर्ने हामी पक्षमा छैनौं होइन यस्तै समग्र चाहिँ समतामूलक समाजको निर्माणको परिकल्पना गरेको हो भने पार्टी त्यो लाइनमा छैन र पार्टी त्यो लाइनमा नभइसकेपछि हामी त्यो पार्टीको जाने सामान्य एउटा कार्यकर्ताको रूपमा हामी बाँच्न चाहँदैनौँ त्यसकारण हामीले जाने अब यो पार्टी परित्याग गर्ने पार्टीभित्र चाहिँ सँगै रहेर काम गर्न सक्ने अवस्था नरहेको हुनाले यो जनैवादी पार्टीलाई छोडेर एउटा राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भन्ने तमाम काठमाडौँ उपत्यका आम नेवारी समुदायबाट भएको प्राप्त सुझावहरू तराई हिमाल पढाइका जुनै विभिन्न चाहिँ सभा समारोहमा हामी उपस्थित हुँदै प्राप्त सुझावहरू अन्तर्राष्ट्रिय देशहरूमा देशहरूमा भएको हाम्रा आदिवासी जनजातिहरूले वार्ता इमेल के भन्छ वेबसाइट फेसबुकबाट प्राप्त सुझावहरूलाई यदि सम्मान गर्ने हो भने अब हामीले एउटा राष्ट्रिय राजनीतिक एउटा शक्ति दिने सोच्नको विकल्प हामी छैनौँ र त्यस कारणले अब हामी यो एउटा रा आदिवासी जनजातिको एउटा राष्ट्रिय पार्टी गठन गर्नेतर्फ हामी उन्मुख छौँ र त्यही कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्नको लागि फेरि पनि म स्मरण गर्न चाहन्छु असारको सोह्र सत्र गते काठमाडौँमा सबै क्षेत्र वर्ग लिङ्ग उपस्थित एउटा विशाल जन हाम्रो राष्ट्रिय सम्मेलन हुनेछ त्यो राष्ट्रिय सम्मेलनको मूल उद्देश्य के भन्छ एउटा हाम्रो राजनीतिक दल कस्तो आकारको हुनुपर्छ कुन राजनीतिक दर्शनबाट यो जाने अगाडि बढ्नुपर्छ यसका आकार प्रकार के कस्तो रहन सक्छ भन्ने बारेमा त्यो जाने केन्द्रित रहनेछ र सम्भवतः त्यसपछि हामी लगतै नेपालमा आदिवासी जनजातिको छुट्टै एउटा राष्ट्रिय पार्टी घोषणा गर्नेतर्फ हामी एकदम तयार रहनेछौँ अनिकाजीजी फेरि एकजना चाहिँ जिज्ञासा राख्नको लागि आउनुभएको छ जो जोलोपान भेष त सुटिङ गर्नु पुष्पलाल श्रेष्ठजी ठन्डा आङ्काजीजी जिज्ञासा दिन्छ आङ्काजीजी हजुर पुष्पलालजी नमस्कार तस्देले जो जो नमस्कार है अब जातीय पहिचानको अधिकार माग्दाखेरि यदि पार्टीबाट निष्कासित हुन्छ भने योभन्दा ठुलो विडम्बना के होला होइन हजुर अब जनताले शोषित पीडित जनताले मागेको चिज माग्दाखेरि यस्तो कारवाही हुन्छ भने योभन्दा अहिले बाधै भयो भयो नि त हजुर बाधै भयो हजुर अनि मैले भन्नु खोजेँ के भनेदेखि दुई सय चालिस वर्षदेखि यिनीहरूले ब्युरोक्रेटिक होइन चाहे राणा होस् चाहे शाह होस् जुनसुकै दुई सय चालिस वर्षसम्म हिजो यो वर्गले यसरी मतलब भित्र एडभाइजर सल्लाहकार भएर राजाले चलाएर राणाले चलाएर बसेको वर्ग हो कि यिनीहरूले यति सिटिबिटी यति सजिलोसित यो अधिकार हामीले दिनेवाला छैन हजुर त्यति यति बुझ्नुहोस् है र फेरि एउटा कुरो के भने यिनीहरू अब हामी सबैलाई जो सबै यो वर्गलाई हामी दर्शिन चाहँदैनौँ उहाँहरू सबै राम्रो ग्रुपहरू छन् राम्रो भाग धारणा राख्नेहरू छन् हजुर तर के भनेदेखि तर यो यस्तो एउटा ग्रुप हो जो ग्रुप कि मतलब मैले बराबर भन्दै आइरहेको छु रामायण र महाभारत गर्ने वर्ग हजुर यहाँले हिँडी हार्नुभयो होला महाभारत र रामायणमा कत्रो षड्यन्त्र चल्छ हजुर है त्यो षड्यन्त्र यस्तो षड्यन्त्र यस्तै षड्यन्त्रमा हामी यो जनजाति त पर्ने होइन हजुर किनकि यिनीहरूले डिभाइड एन्ड रुल गर्न सक्छ हाम्रो यो जनजाति वर्गमा पनि डिभाइड रुल गरेर हजुर कसैलाई लोभ देखाएर पार्टी नछोड कसैलाई के देखाएर यो किसिमको प्रपञ्च हुन सक्छ कि हजुर त्यसकारण यो यस्तो खालको मतलबबाट हामी बचौँ र जो हामी शोषित पीडित छौँ राजनीतिक चेतनाबाट साह्रै हामी गरिब छौँ पोहोर छौँ र यो जनता यस्तो वर्गले हामी तपाईँहरूले जिल्ला जिल्लामा गएर राजनीतिक चेतना पनि दिउँ होइन राजनीतिक चेतना दिएर मतलब संहिता भन्ने चिज के हो यो संहिता भन्न आउँदाखेरि अरू जातले कुनै किसिमको असर पुग्न पर्ने हो खालि कुनै एउटा सा सिम्पल एउटा अधिकार मात्र हामीले खोज्या हो भन्ने किसिमको यो भयो भने अरू मतलब यो जो अखण्ड जो माग्नेहरूलाई पनि हामीले उहाँले पनि हामी सम्झिन सकिन्छ कि उहाँले पनि हामीले मतलब यो होइन संहिता भनेको मतलब राज्य मागे होइन हामीहरूले होइन र हाम्रो एउटा कुनै सर्टेन अधिकार मात्रै हामीले पाउँ भन्ने मागे हो भन्ने किसिमको एउटा सन्देश दिन सकेदेखि राम्रो होला कि हजुर पुष्पलालजी छिटै गुक्सुमा अङ्कजी उहाँले चाहिँ तपाईँले सुझाव दिनुभयो धन्यवाद पुष्पजीलाई म सुझावको लागि धन्यवाद दिन चाहन्छु र ऋषितुमा पुष्पजीले भन्नुभएको जस्तै राणाको जुन पृष्ठपोषणमा यिनीहरू नै शासक थिए अनि निरङ्कुश पञ्चायती व्यवस्थामा पनि यिनीहरू नै पृष्ठपोषणमा यिनीहरू नै शासक थिए र संसदीय व्यवस्थामा पनि यिनीहरू नै शासक र अहिले गणतन्त्रको युगमा पनि त्यो शासन सत्ताको मोह त्याग्न चाहिराखेको छैन संहिता भनेको हामीले बुझेको <clears throat> सिङ्गो जाने राज्य सत्ता एउटा सहमति र साझेदारीको आधारमा सबै जाने क्षेत्र तह तबका लिङ्ग जात जातिको जाने सहभागितामा सञ्चालन गर्ने विधि र केन्द्रमा जाने निहित जाने अधिकार वडा तहसम्मको जनताले जाने उपभोग गर्न पाउने जाने राजनीतिक व्यवस्थालाई हामीले संहिताको रूपमा बुझेको छौँ र जातीय पहिचान भनेको निश्चित रूपमा जाने ऐतिहासिक निरन्तरता भाषिक निरन्तरता उनीहरूको चाहिने पहिचानको निरन्तरता हो र यसलाई चाहिँ देश टुक्राउनेसँग चाहिँ अनावश्यक रूपमा चाहिँ जोड्ने काम भएको छ र देश टुक्रिनेकै सन्दर्भमा भन्यो भने तपाईँ हामीले एउटा गीत पढ्नेछौँ गाउँछ गीत नेपाली ज्योतिको पङ्क उचाली जय जय नेपाल सुन्दर शान्त विशाल पूर्वमा टिस्टा पुगे थियौँ पश्चिममा किला काँगडा भनेर हामीले चाहिँ यो गीत गाउँथ्यौँ अहिले पूर्वको टिस्टा कहाँ गाभिएको छ पश्चिमको किल्ला काँगडा कहाँ गाभिएको छ के यी जाने भूभागहरू नेपालका भूभागहरू दक्षिणका जाने करिबन पच्चिस प्रतिशत भूभागहरू जाने विभिन्न जाने विदेशमा गाभिएको छ के त्यो जातीय पहिचानसहितको जाने प्रदेश भएको बेलामा गाभिएको हो त्यस देश टुक्राउने उनीहरू देश बेच्ने उनीहरू अनि अहिले हाम्रो जाने पहिचानको जाने एउटा प्रदेशको जाने नामाङ्कनमा नै देश टुक्राउँछ भन्ने कुराहरू जातीय विद्वेष फैलाउँछ भन्ने खालका भ्रमहरू लगाएर जाने यिनीहरू अगाडि बढेका छन् र अघि पुष्पजीको चाहिँ प्रति मेरो पूर्ण सहमत छ कि हाम्रो जातीय पहिचानको चाहिँ मुद्दालाई जातीय राज्य बन्ने अनि एकल जातीय हाली हालिमुहाली हुन्छ भन्ने कुरा एक किसिमको जाने भ्रमहरू जुन दिने काम गरेको छ यसमा मूलभूत रूपमा चाहिँ असमावेशी नेपालका सञ्चार माध्यमहरू बढी मात्रामा यसको दोषी छ औ रात्र टेलिभिजनमा औ रात्र जन दैनिक पत्रिकामा औ रात्र जन एफएमहरूमा जाने जातीय पहिचानको विपक्षका जाने वक्ताहरूलाई ल्याएर जुन किसिमको जाने अभिव्यक्ति दिएर जनताहरूमा एउटा चाहिँ जातीय पहिचानको जुन विश्वमा असाध्य सफल एउटा संघीयता जातीय पहिचान सहितको चाहिँ संघीयता चाहिँ जुन सफल एउटा एउटा उदाहरण छ त्यसलाई चाहिँ एकदम दिग्भ्रमित गर्ने ढङ्गले यो जुन सुनियोजित षड्यन्त्र जुन सञ्चार माध्यम भएको छ त्यसको पनि कारण आज आम नेपाली जनताले यो संघीयता र जातीय पहिचानको बारेमा स्पष्ट बुझ्न सकेको छैन यद्यपि म तपाईँलाई गर्वका साथ भन्न चाहन्छु यसपटकको चाहिँ नि हाम्रो ज्येष्ठ सात आठ नौ गतेको चाहिँ नि आन्दोलनको क्रममा जुन नेपालका आदिवासी जनजातिहरूको उपस्थिति रह्यो हिजो चाहिँ तीन सय चार सयजना उपस्थित रहने स्थानमा ग्वारकोमा मात्रै पचास हजार चाहिँ ललितपुरका नेवार समुदायहरू भोटाइटीमा त्यही ढङ्गले उपस्थिति यहाँका जाने रैथाने यहाँका आदिवासी जनजाति नेवार समुदायहरूको उपस्थितिले निश्चित रूपमा हाम्रा आम नेपालका आदिवासी जनजातिहरूले पहिचानको कुरा र सङ्गीतको कुरा सँग आफ्नो अधिकार घाँसेको छ भन्ने कुरा बुझिसकेको छ र यद्यपि फेरि कुनै त्यस्तो अवस्थामा काहीँ कतै चाहिँ कमी कमजोरी रहेर कसैले बुझेको छैन भने तपाईँको सुझाव अनुसार चाहिँ त्यो बुझाउने र यो हाम्रो पहिचानको विरुद्धमा उभिने दलको नेताहरूको बारेमा भण्डाफोर गर्ने काम हामीले पाटनकै जाने के भन्छ यो के अरे कृष्ण मन्दिरको अगाडिबाट हामीले सुरु गरेको छौँ र यो अभियान नेपालका पचहत्तर जिल्ला र दुई हजार भन्दा बढी गाउँसम्ममा पुग्ने दिने बारे म तपाईँलाई प्रतिबद्ध जाहेर गर्न चाहन्छु फेरि पनि सुझाव लागि धन्यवाद आङ्काजीजी अब अन्तिम जिज्ञासा राख्ने व्यक्तिसँग कुराकानी गर्दैछौँ हामी जो जोलपा सुनेको श्रीकृष्ण महर्जन नेवा राज्य पाके श्रीकृष्णजी जिज्ञासा चियाको श्रीकृष्णजी मलाई त सरले राम्रो सुन्नुहुन्छ मेरो जिज्ञासा चाहिँ के छ भने सरलाई जुन यो जनैवादी पार्टीहरूले यो नेताहरूले कार्य गरे भने चिन्ता मान्न पर्दैन हामी सम्पूर्ण आदिवासीहरूको पक्षमा छ यिनीहरू जनैवादी जनैवादीहरू मात्रै होइन यिनीहरू जुगा हो यिनीहरू बोक्सी हो यिनीहरू लामखुट्टे हो है त्यो भन्न चाहन्छु अब हजुरको हजुर मिडियाको नाम पनि लिनुभयो हजुरले अस्ति एउटा सिटिजन एफएममा एउटा बोलेको कुरामा यिनीहरू एकदमै अतिरञ्जित ढङ्गले हजुरको नाम लिएर बदनामी गर्ने कोसिस गरिरहेको छ यस्तालाई पनि हामीले कारवाही गर्नै पर्छ हजुर हजुरको पक्षमा सम्पूर्ण आदिवासी जनजातिहरू एकजुट छ यसमा धन्दा मान्नु पर्दैन हामी हजुरको सधैँ साथमा छौँ सुबेदु अङ्कजी श्रीकृष्णजी तपाईँले जुन मेरो आत्मविश्वास बढाउने जुन अभिव्यक्ति दिनुभयो त्यसको लागि म तपाईँलाई हृदयबाट नै म धन्यवाद दिन चाहन्छु अहिले मलाई नेपालदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भएका हाम्रा आदिवासी जनजातिहरूले मलाई मात्र होइन सिङ्गो आदिवासी जनजातिको आन्दोलन अगाडि बढाउनको लागि एउटा आत्मविश्वास चाहिँ प्रधान जने गरेको छ र फेरि पनि यी पार्टीहरू अब हाम्रो जने पक्षका पार्टी रहेन र अब हामीले आगामी दिनहरूमा यी जो हाम्रो जातीय पहिचानको विरुद्धमा उभिने दलहरू र त्यसका नेताहरूको चाहिँ भण्डाफोर अभियानमा हामीले हाम्रा तमाम सोह्र सत्र वर्ष बाह्र तेह्र वर्षका हाम्रा बालबच्चादेखि लिएर हाम्रा छरछिमेकदेखि लिएर हामी चाहिँ हाम्रो सम्पर्कमा आउने सबैलाई हामीले चाहिँ उनीहरूलाई चाहिँ यो कुरा चाहिँ एकदम स्पष्ट बुझाउन सक्नुपर्छ र मलाई जहाँसम्म लाग्छ आङकाजीमाथि कारवाही गर्ने के के भन्छ अशोक राईमाथि के अरे विजय सुब्बालाई कारवाही गर्ने पृथ्वी सुब्बालाई कारवाही गर्ने जीप सिंह र जाने आइबी गुरुङलाई कारवाही गर्ने नेताहरू तपाईँहरू जाने एउटा वडा तहको पनि निर्वाचन गर्न तपाईँहरू सक्षम रहने छैन तर स्पष्ट म पार्न चाहन्छु आइबी अशोक राई र विजय सुब्बा बाँचुन जेलसम्म नेपालका आदिवासी जनजातिले उनीहरूलाई निर्वाचित गरेर संविधान सभा र नीति निर्माण गर्ने तहमा पुर्याउनेछ तर तपाईँहरूको चाहिँ भविष्य भने अन्धकार हुनेछ यो चाहिँ मेरो पार्टीहरूको चाहिँ जातीय पहिचान विरुद्ध उभिने दलका नेताहरूलाई चेतावनी हो र त्यस्तै गरेर दलका भित्र भएका आदिवासी जनजातिका अनुहार भएका आदिवासी जनजातिलाई चाहिँ भिडन्त गराउने मानिसहरू जो चाहिँ आफ्नो पद र चाहिँ के भन्छ अवसरको प्रलोभनमा परेर जनजातिको मुद्दाहरूको चाहिँ विरुद्धमा जुन अभिव्यक्ति दिने काम गरेको छ त्यो अभिव्यक्तिले निश्चित रूपमा तपाईँ सामाजिक बहिष्कारमा पर्नेछन् तपाईँहरू को भोलि पछि मर्दा जाने के भन्छ पर्दा र मर्दा मलामी जाने जाने नाता गोता नपाउनु सक्छ त्यस कारणले समयमै होस् पुऱ्याउनुहोस् र पुष्पलालले अधिकार नपाएको यो पार्टी गणेशमानले अधिकार नभएको पार्टीभित्र अब कुनै कृष्ण कुनै राम र कुनै गोपालहरूले चाहिँ अधिकार पाउँछ भन्ने र के भन्छ प्रलोभनमा छ भने त्यो दिवा सपना आजै त्यागेर जनजातिको पक्षमा उभिनुको लागि तमाम जने एमाले र काङ्ग्रेसभित्रका आदिवासी जनजाति कार्यकर्तालाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु फेरि पनि बोल्ने समय दिनुभयो त्यसको लागि सिरिजन के अरे मेट्रो एफएमलाई म विशेष धन्यवाद दिन चाहन्छु र सृजनजी तपाईँलाई र प्राविधिक मित्र र मलाई सुन्नुहुने र विशेष जिज्ञासा राख्नुहुने मित्रहरूलाई पनि म हृदयदेखि नै म हार्दिक आभार व्यक्त गर्न चाहन्छु